You are listening Nepali music at slnepal.com. चिहाउने एउटै हो superstar इन्जिनियर बनाउने सपना छ आमाको शान बढाउनु छ रे यो समाजको इज्जत मान्छे run खन्काउने छु अर्गलले चोकमा मेरो पोस्टर सजाउने छु हाँस्ने रमाउने संसारै हुनेछ भिड हुनेछ केवल लिनाएका टुक्रा कसरी पोखु मनभित्रको भित्रको बहा जीवन